पाशङ्की चोरी जनगणजी चोलित देउला मखमाली चोली चोरी जनगणजी चोलित देउला मखमाली औसीमा लाग्ने दुमजाको मेला हेर नलाई दौना यसो पारी औसीमा लाग्ने दुमजाको मेला हेर नलाई दौना यसो पारी पर्छ सुनको सी पानीको तिर्खा मेटाउन बिचमा पर्छ सुन सी पानीको तिर्खा मेटाउन रानेछ जिल्ला घुम्न जाउँ नेपाल थोकमा भेटाउन रानेछ जिल्ला घुम्न जाउँ नेपाल थोकमा भेटाउन मुखलाई बाँडेर धौकानाले नभनायो कुन कसैलाई सुटुकलाई बाँडेर धौकानाले नभनायो कुन कसैलाई यसपालि हाम्रो घरबाटै रुलो सगुनैलाई जलामाइ दिलाई यसपालि हाम्रो घरबाटै रुलो सगुनैलाई जलामाइ दिलाई